कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा अतुलनीय योगदान पुर्याउने समस्त श्रष्टा साधकमा समर्पित नेपाली सांगीतिक इतिहासको एउटा सुन्दर दस्तावेज अजर अमर गीतहरूको एक सय एकासी श्रृंखलामा यहाँहरू सबैलाई शालीन अभिवादन प्राविधिक मित्र सन्दीप सुन्दासका साथमा यो प्रस्तोता प्रकाश सायमीको आजको कार्यक्रममा गीतकार विश्व बल्लभ को जन्मदिन परेको हुनाले आज गीतकार विश्वबल्लभ विशेष कार्यक्रम बनेछ कार्यक्रमको शुभारम्भमा यहाँहरू सबैलाई नेपालीहरूको महान चाड विजयादशमीको मंगलमय शुभकामना सहित गीतकार विश्ववल्लभलाई पनि हामी सम्पूर्णका तर्फबाट जन्मदिनको लाख लाख शुभकामना छ कामना मेरो यही छ कामना यो देश झै बन जनक झै बन बुद्ध झै बन गीतकार विश्ववल्लभको शब्द नातिकाजीको संगीत तारादेवीको स्वरमा यही गीत मार्फत समस्त नेपालीहरूमा समस्त नेपाललाई माया गर्ने शुभेच्छुकहरूमा शुभकामना विश्ववल्लभका यी कालजयी पंक्तिबाट आज विश्ववल्लभको जन्मदिन नेपाली गीत संगीत आकाशमा विश्ववल्लभलाई एक प्रसिद्ध रेडियो प्रस्तोता कार्यक्रम संचालक त्यसै गरिकन सांगीतिक पत्रिकाका वार्ताकार जसले चर्चित संगीतकार शरण प्रधानसँग शरण प्रधानको जीवनकालको अन्तिम अन्तर्वार्ता सारंगी नामक पत्रिकाका लागि लिनुभएको थियो र त्यही पत्रिकामा शरण प्रधानले पहिलो नेपाली पप गीत भनेर गोपाल इन्जनको गीत नारायण गोपालको स्वरको मलाई माफ गरिदेऊलाई त्यति बेला पप गीतको रूपमा घोषणा गरेको थियो विश्ववल्लभ प्रसिद्ध कवि गीतकार निबन्धकार ईश्वर बल्लभका भाइ पनि हुन् पण्डित मुरलीधर भट्टराईका कनिष्ठ पुत्रका रूपमा जन्मिएका विश्ववल्लभको हरेक वर्ष विजयादशमीको टीकाकै दिन जन्मोत्सव मनाइन्छ तर वर्षका बारेमा उहाँलाई यकिन नभएको कारणले केही उल्लेख गर्न चाहनु भएन विजयादशमीकै पावन दिनमा जन्मिएको हुनाले उनको नाम विश्व बल्लभ राखिएको कुरा उनी स्वयं स्पष्ट गर्छन् विश्ववल्लभको रचनामा आफ्नो पहिलो गीत गाउने गायक हुन् मदन कृष्ण श्रेष्ठ र बल्लभलाई रेडियोमा रेकर्ड गराउने पहिलो संगीतकार हुन् द्वारिकालाल जोशी कोही आएर सोधे मलाई बोलको गीतबाट विश्व रेडियोमा गीतकारको रूपमा प्रवेश गरेका थिए आजको कार्यक्रममा विश्व विशेष रहनेछ र हामीलाई प्राप्त भएका शुभेच्छाहरू पनि हामी विश्व बल्लभ समक्ष पेश गरिनेछौ सूरज थापा मगर लेख्नुहुन्छ रेडियो मलमला अठासी थोप्लो छ मेगा हर्ज सैना मैना मुर्गिया रूपन्देहीबाट प्रकाश सर नमस्कार मैले हजुरको कार्यक्रम नियमित सुन्ने गर्दछु कार्यक्रम अजर अमर गीतहरू धेरै जसो त म घरमा रहेर रेडियोमा सुन्ने गर्दथे तर आज म रेडियोमै बसेर हजुरको कार्यक्रम अजर अमर गीतहरूलाई श्रोताको कान कानसम्म पुर्याउने काम गर्दा म ज्यादै खुशी छु यो दशैंमा टीका जमरा त लगाउन पाइएन तर पनि खुशी छु कार्यक्रम अजर अमर गीतहरू सुनेर यो कार्यक्रम निरन्तर चलिरहोस् धेरै धेरै शुभकामना सूरज थापा मगर प्राविधिक प्रमुख रेडियो मलमलाबाट उहाँको यो प्रेसित पंक्तिसँगै अन्य धेरै मित्रहरूले विश्ववल्लभलाई जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको छ अजर अमर गीतहरूको योभन्दा अघिल्लो श्रृंखलामा गायिका ज्ञानु राणा र त्यसभन्दा अगाडिको श्रृंखलामा आइतबारे विश्राङ्कमा गायिका मीरा राणाको जन्मदिन परेको हुनाले हामीले जन्मदिन विशेष कार्यक्रम प्रसारण गर्यौं भने हिजो गीतकार राममणि रिसालको पुण्यतिथि थियो हिजो रामणी रिसाललाई काठमाडौँको साहित्यिक समाजमा कहीँ कतै नसम्झिए पनि फेसबुक र सामाजिक सञ्जालहरूमा उनको सम्झनाहरू कतै कतै गरेको पाइएको पनि छ गीतकार विश्ववल्लभको अध्ययन काठमाडौँ र काठमाण्डु बाहिर पनि भयो र विशेष गरेर आफ्ना दाजु ईश्वर बल्लभको प्रेरणाले साहित्यिक जगतमा प्रवेश गरेका विश्ववल्लभले ईश्वर वल्लभको जस्तो कठिन साहित्यिक साधनातिर नलागिकन सरल शैलीका गीतहरू लेखेर आफ्नै पन बनाएको कुरा उहाँले चर्चा गर्नुभएको छ वसन्त क्षितिज लेख्नुहुन्छ विश्ववल्लभ शर्मा जन्मदिनको हार्दिक शुभकामना सहित उहाँको रचना सुन्न आतुरीका साथ पोलिटिक कसेर बसेको छु हरेक नेपालीको पीड़ा खुशी र हाँसोमा रेडियोको साथलाई सलाम भनेर लेख्नु भएको छ भने हाम्रा सहकर्मी मन्टेश्वरी राज भण्डारीज्यूले पनि विश्ववल्लभलाई जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको छ सुगु सुतिहार लेख्नुहुन्छ सुमधुर गीत संगीतका सुप्रसिद्ध गीतकार विश्ववल्लभज्यूको जन्मदिन उहाँलाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दै उहाँद्वारा रचित सुप्रसिद्ध संगीतकार सम्भुजित बासकोटाको सृजनामा रहेको अमर तन्डुकारको स्वरमा सजिएको धेरै दिनबो तिम्रो झजलको यो मनमा आउन छोडेको उहाँले चयन गर्नुभएको छ र समय रहेमा हामी अवश्य पनि त्यो गीतलाई राख्ने नै छौं त्यसै गरी सुरेश अधिकारी साउलिन श्रेष्ठ कुमारजङ कार्की अमरदीप श्रेष्ठ राधेश्याम धिताल लगायत धेरै मित्रहरूले उहाँलाई शुभकामना व्यक्त गर्नुभएको छ सन्दर्भ अब गायक वा चर्चित हाँस्य अभिनेता मदन कृष्ण श्रेष्ठको जितपुर फेदीबाट सांगीतिक जीवनमा संघर्ष गर्न अग्रज नगेन्द्र हाडासँग संलग्न भई मंचमा उत्रिन थालिसकेका मदन कृष्ण श्रेष्ठले रेडियोमा पहिलो पटक गीत गाए वा रेकर्ड गरे विश्ववल्लभको रचनामा संगीत ज्ञान बहादुर श्रेष्ठको फसल बाट सकेको म मान्छे आँखाबाट सबको झरेको म मान्छे बाट बिगी सकेको म मान्छे आँखाबाट सबको झरेको म मान्छे पसल बाट बिके सकेको ममान्छे आकाशबाट झरेर हराएको तारा आकाशबाट झरेर बाट बिर्के सकेको म मान्छे आँखाबाट सबको झरेको म मान्छे पसलबाट नकिएको नदीको किनारा सबै बाट फ्याँकिए रेडियोमा रेकर्डिङ भएको मदन कृष्ण श्रेष्ठको यो पहिलो गीत विश्ववल्लभको शब्द ज्ञानबहादुरको संगीतमा विश्ववल्लभलाई जन्मदिनको शुभकामना व्यक्त गर्ने क्रममा दक्षिण कोरिया फेङटेकबाट अमरदीप श्रेष्ठ र अप्सरा श्रेष्ठ लेख्नुहुन्छ उज्यालो परिवार अनि प्रकाश दाजुमा विजयादशमीको हार्दिक मंगलमय शुभकामना गीतकार विश्ववल्लभलाई जन्मदिनको मंगलमय शुभकामना देश अनि प्रदेश परदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीमा बडा दशैंको शुभकामना राधेश्याम धितालले पनि शुभकामना व्यक्त गर्नुभएको छ आबुधाबीबाट अनन्त कटवालले पनि त्यसै गरी सुरेश अधिकारी लेख्नुहुन्छ विश्व विशेष शुभकामना यो कार्यक्रम मार्फत भनेर भएको छ भने राजेश्वर उदयले पनि विश्व शुभकामना व्यक्त गर्दै अमर तन्डुकारको गीतको सम्झना गर्नुभएको छ कुमार जङ कार्कीको सानो सम्झनालाई यहाँ शेयर गर्न चाहन्छु आज जन्मदिन पर्नुहुने आदरणीय श्रष्टा विश्ववल्लभ दाई अर्का समादरणीय श्रष्टा ईश्वर वल्लभज्यूको सहोदर भाइ भएको थाहा पाउँदा अझ बेग्लै ऊर्जा प्राप्त हुन्छ उहाँलाई जन्मदिनको लाखौं लाख शुभकामना अनि बधाई उहाँलाई थापाथलीमा मधु छेत्री दाईसँग करिब दुई दशक अगाडि भेटेको सम्झना गर्न चाहे आज तारादेवीज्यूको स्वरमा यो बड़ा दशैंको अवसरमा उहाँको शुभकामना गीत सुन्न पाउने आशामा छु भनेर उहाँले लेख्नु भएको छ र उहाँले प्रार्थनाका पंक्ति पनि राख्नु भएको छ हे माता हाम्रो अन्तर्मनमा जो क्रोध लालसा घमण्ड अहमता रूपी दैती छन् तिनीहरूलाई विनाश गरेर विजयको प्रगति पथतर्फ अभिप्रेरित गर्नुहोस् माता भनेर लेख्नु भएको छ त्यसै गरी हामीलाई ट्वीटरमा मेन्शन गर्नुभएको छ गजलकार पुष्प अधिकारी अञ्जलीले नेपाल र नेपालीको रगत पसिनामा सामन्ती जस्तै चुसिरहेको हाम्रो छिमेकी हजारौं वर्ष भइसक्यो उहाँ लेख्नुहुन्छ भने लोकेश तिमिल सिन्हाले पनि हाम्रा प्रिय गीतकार विश्ववल्लभलाई जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको छ त्यसै गरी ऋतु राजवर्णले पनि शुभकामना व्यक्त गर्नुभएको छ विश्ववल्लभको गीतिकारिताको प्रबल पक्ष हो सरल शब्दमा प्रणयका जीवनका र अनुभूतिका फरक फरक शैलीका गीतहरूलाई प्रस्तुत गर्न सक्नु संगीतकार द्वारिकालाल जोशीको संगीतमा विश्व बल्लभको एउटा अर्को चाहिँ गीत छ मीरा राणाको स्वरमा मीरा राणाको स्वर द्वारिकालाल जोशीको संगीतमा विश्व बल्लभको शब्द फूलबारी कार्यक्रमका प्रस्तोता विश्व बल्लभलाई जन्मदिनको शुभकामना भनेर काभ्रेबाट अच्युत अधिकारीले सम्प्रेषण गर्नुभएको छ भने त्यसै गरिकन सूरज भण्डारी प्रदीप जङकार्की राजु हुमागाई प्रेरक श्रेष्ठले पनि शुभकामना व्यक्त गर्नुभएको छ क्षितिज बान्तवाजीले पनि विश्ववल्लभलाई जन्मदिनको मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ गोकुल सापकोटाले यसपालि दशैं मिस भएको अवस्था भनेर दोहाबाट आफ्नो मेन्सन गर्नुभएको छ र हाम्रो फेसबुकमा हामीलाई कुमारजङ कार्कीले एउटा गम्भीर टिप्पणी पनि गर्नुभएको छ उहाँको टिप्पणी अघिल्लो स्ट्याटसका बारेमा उहाँले मेन्सन गर्नुभएको छ मित्र दिनेश रावतले फेसबुकमा पोस्ट गर्नुभएको पचास लाख युवाको निधार आज विदेशमा बाध्यता र व्यवस्थाले गर्दा खाली छ मजा अब एकजनाको के कुरा भन्ने ज्वलन्त प्रश्नले मेरो मन बेसरी गोच्यो प्रकाश दाई यसतर्फ कसले सोच्ने हो अब त कसैले कसैले सोच्ने समय नै आएन र युवा नेतृत्वबाट केही आशा गर्ने हो कि भनेर लेख्नु भएको छ भने महाजन किशोरले पनि विश्ववल्लभलाई जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको छ विश्ववल्लभ रेडियो संचालक मात्र नभइकन एक कार्यक्रमका उत्पादक लेखक र सम्वार्ताकारका रूपमा पनि चिनिनुहुन्छ उहाँका रचनाहरूको एउटा प्रबल पक्ष हो सरल शब्दमा धेरै गहन कुरा भन्न सक्ने उहाँको क्षमता र आफ्ना दाजु कवि ईश्वर बल्लभको प्रभावबाट मुक्त भइकन आफ्ना एउटा अलग शैलीको विकास उहाँले गर्नुभयो लेखनमा त्यो पक्षलाई हामीले गम्भीर रूपले मूल्याङ्कन गर्न सक्छौं यहाँ प्रस्तुत छ शिवशंकरको शब्दमा पीएल श्रेष्ठको स्वरमा विश्ववल्लभको यो गीत जहाँ जान खोज्छु त्यतै ठेस लाग्छ जसलाई आफ्नो ठान्छु केही पार छ कस्तो भो यो जीवन आफ्नो केही छैन कस्तो भो यो जीवन आफ्नो के त्यतै ठेस लाग्छ सधैँमा हारे केही क्षण हाँस कल्पे माया खाए म यस्तो खाए म यस्तो एक घुटुको पिउना कति भूल खोजे केही बेर बाँच्न त्यतै ठेस लाग्छ जसलाई आफ्नो ठान्छु केही पार भाग्छ दक्षिण कोरियाबाट नाइट ड्यूटी गर्दै गरेका सूरज भण्डारीले पनि गीतकार विश्व वल्लभलाई जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको छ भने ईश्वर प्रसाद कोइरालाले पनि जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको छ र मैले कार्यक्रमको शुरूआतमै भने विश्व बल्लभको आज जन्मदिन मात्र नभइकन नेपालीहरूको महान पर्व आज टीका पनि हो धेरैले आज टीकाको सन्दर्भमा शुभकामना पनि व्यक्त गर्नुभएको छ र धेरैले यसपालि टीका शोकका कारणले पीड़ाका कारणले आक्रोशका कारणले कम सहभागिता पनि जनाएको छ तर कहीँ कतै रमाइलो कुरा के पनि छ भने भारतले यस्तो विघ्न नाकाबन्दी दिएर पनि हामीले नाकाबन्दी गरेर पनि हामीले आफ्नो पर्वलाई यति खुशीले मनाएको देखेर भारत नै निर्लज होला भनेर यहाँ श्याम रिमाल टिप्पणी गर्नुहुन्छ दशैं त हामीले मनायौं नि भनेर उहाँले लेख्नु भएको छ श्याम रिमालजीले र यो सायद हामीलाई दुःख दिनेको लागि एउटा ठूलो शुभ संकेत वा दनक पनि हुन सक्ला भन्ने उहाँको टिप्पणी छ विश्व गीतकारिताका कुरा गर्दा विश्व गीतहरूमा दुई पक्ष पहिलादेखि नै स्पष्ट छनृ एउटा ईश्वर बल्लभको भन्दा फरक शैलीको बाटो जुन विश्व बल्लभले अहिलेसम्म पछ्याउँदै आएका छन् पछिल्लो चरणमा उनको गीत प्रवेश मानसा केले पनि गाएका छन् सम्बोजित बासकोटाको संगीतमा लाउन त प्रीत लाइदियो त्यसबाहेक देवीका वन्दना जस्ता नयाँ पुस्ताका कलाकारले पनि त्यतिकै गम्भीरतापूर्वक गाएका छन् यहाँ अनन्त कटवाल लेख्नुहुन्छ विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली जनहरूमा अनि अजर अमर गीतहरू तथा उज्यालो परिवारमा विजयादशमीको हार्दिक मंगलमय शुभकामना साथै आज जन्मदिन पर्नुहुने वरिष्ठ गीतकार एवं रेडियो प्रस्तोता विश्व जन्मदिनको लाखौं लाख शुभकामना आबुधाबीबाट भनेर लेख्नु भएको छ साउलिन श्रेष्ठ लेख्नुहुन्छ उज्यालो एफएम परिवार हाम्रा सम्पूर्ण श्रोता साथीहरू अनि हाम्रा सम्पूर्ण नेपाली जनहरूमा नागाबन्दीको बावजूद पनि सहनशील भएर आफ्नो ठाउँमा रमाइलो गरेर मनाउनु भएकोमा सबैलाई शुभकामना भनेर लेख्नु भएको छ बेंगलोरबाट हामीलाई चिरञ्जीवी नेपालले पनि कार्यक्रम लाइभ सुन्दै गरेको जानकारी दिनुभएको छ र विजयादशमीको सबैमा शुभकामना व्यक्त गर्नुभएको छ विश्व बल्लभले सांगीतिक पत्रिका सारङ्गीका निम्ति संगीतकार गीतकार शरण प्रधानको अन्तर्वार्ता गर्दा त्यो लगभग लगभग अन्तिम अन्तर्वार्ता थियो र त्यो अन्तर्वार्ताको लगतै विश्व बल्लभले एउटा गीत लेखे जुन गीतमा संगीत गरे शिवशंकरले र त्यो गीत बहु गायिका अरूणा लामाको जीवनसँग मिल्न गयो लगेले खुसी खोसेर लगियो बदला लिएर अरूणा लामाको स्वर नातिकाजी श्रेष्ठको संगीतमा यो गीत प्रस्तुत गर्दै गर्दा हामीलाई धेरै शुभेच्छाहरू प्राप्त भएका छन् विश्व लागि विशेष गरेर फेसबुकमा र ट्विटरमा आज अलिक कम सहभागिता देखिएको छ तर पनि विश्व हाम्रो समूहबाट पनि अझ रमर गीतहरूको टोलीको तर्फबाट पनि हार्दिक शुभकामना र आज हामीले उहाँलाई जन्मदिनको मौकामा नेपाली संगीत र उहाँको आफ्नो सिर्जनाका बारेमा केही कुरा गर्न प्रश्न गरेका थियौं विशेष गरेर यहाँलाई सबभन्दा पहिला जन्मदिनको हार्दिक शुभकामना हाम्रा सम्पूर्ण श्रोताहरूको तर्फबाट पनि मलाई शुभकामना दिने मेरो शुभचिन्तकहरूप्रति मेरो धेरै धेरै आदर सम्मान छ अब जो मेरो जिन्दगीका सुवर्ण क्षणहरू भनौँ होइन जो रेडियो नेपालको माध्यम मा द्वारा बित्यो मैले त्यहाँ त वास्तवमा पहिले त कार्यक्रम संयोजकको रूपमा कार्यक्रम प्रस्तोताको रूपमा नै म रेडियो प्रवेश गरेको हुँ र अनि त्यसपछि चाहिँ नि मैले गीत लेखनहरू चाहिँ नि सुरुवात गर्दै ल्याएको हुँ र मैले जुन ठाउँमा हात हालेँ त्यो ठाउँबाट चाहिँ म एक प्रकारले भनौँ न यो देशमा बसेर अरू कुराको चाहना गर्ने भए अर्कै लाइनमा लाग्नु पर्थ्यो म जुन लाइनमा लागेँ त्यो लाइनबाट चाहिँ नि म सन्तुष्टै छु भाइ ईश्वर दाई त अब के भनेदेखि मेरो एउटा संरक्षकको रूपमा र ईश्वर दाईले नै एक किसिमले भन्नु हो भने डोर्याउनु भएको नै ईश्वर दाईले हो त्यसमा कुनै शङ्कै छैन तर एउटा कुरा पनि सिधा भन्नुपर्छ कि ईश्वर दाईको लेखको लेखनमा र मेरो लेखनमा चाहिँ अलिकति फरक छ ईश्वर दाईको लेखनको स्टाइल अलि धेरै फरक र मेरोमा चाहिँ अलिकति फरक हुनुको कारण चाहिँ नि गीतमा चाहिँ नि फेरि एउटा कुरा पनि भनिहालौँ रमाइलो कुरा छ मैले ईश्वर दाईको चाहिँ नै पछि लागिनँ गीत लेख्नमा र एउटा कुरा भनौँ के भयो भनेदेखि ईश्वर दाईको गीत लेखनमा उहाँको त्यो विद्वत्ता उहाँको त्यो सोचाइसम्म सायद पुग्न नसकेर पनि हो कि नसकेरै भनौँ मैले चाहिँ नि अलि सरल प्रकारमा आफ्नै पारामा चाहिँ मैले जोड दिएँ र आज जे छु म आफ्नै प्रकारमा आफ्नै खुट्टामा चाहिँ उभिएर बसिया छु तर ईश्वर दाईलाई चाहिँ एउटा पारिवारिक रूपमा एउटा साहित्यकारको रूपमा एउटा कविको रूपमा चाहिँ त म जहिले पनि सिरोपर बाटो है दहे नै जीवन सकी सके तिम्रो बाटो है नै जीवन सकी सके तिमी पनि रुदा रुदै तिमी भनी रुदा रुँदै आखा पोलिसके तिम्रो बाटो हेर्दा हेर्दै जीवन सकिसके तिम्रो बाटो हेर्दा हेर्दै जीवन सकिसके तिमी पनि रुदा रुँदै टिफनी रुँदा रुँदै आँखा बोलिसके तिम्रो बाटो हेर्दै फुलाएको फुला वनमै छरिसके तिमीलाई भनिलाएको फुला वनमै झरिसके मेरा आशा खुसी सबै मनमै मरिसके तिम्रो पाटो हेर्दा हेर्दै बनि सकिसके तिम्रो बाटो हेर्दा हेर्दै जीवन सकिसके तिमी भनी तिमे रुँदै तिमी भनी रुँदा रुँदै आँखा बोलिसके तिम्रो बाटो हेर्दा हेर्दै तारिकको बर्फी पल पनि पहिले मरिसके चौतारीको बर्फी पल पनि पहिले मरिसके तिमीले मैले लाएको माया पनि गइसके तिम्रो बाटो हेर्दा हेर्दै जीवन सके तिम्रो बाटो हेर्दा हेर्दै जीवन सकिसके साङ्गीतिक क्षेत्रमा र रेडियो प्रस्तोताका रूपमा विश्व बल्लभको आफ्नै पहिचान छ विश्व बल्लभको अभिभावकका रूपमा गीतकार ईश्वर बल्लभको सम्झना पनि हामी गर्न सक्छौ ईश्वर बल्लभको निधन पश्चात विश्व बल्लभ एक किसिमको एक्लो साहित्यिक यात्रामा हुनुहुन्छ यद्यपि विश्व बल्लभका अर्का दाजु स्वतन्त्र बल्लभ जसको बाल्यकालमै निधन भइसकेको थियो विश्व पिता पण्डित मुरलीधर भट्टराई जो नेपाली साहित्यिक समाजमा अझ विशेष रूपमा भारतीय विद्वान राहुल सांकृत्यायनलाई काठमाडौँको मञ्चमा प्रश्न उत्तर गरेर आँसु आँसु पार्ने विद्वान मध्येमा एक मानिन्छन् पण्डित मुरलीधर भट्टराई ईश्वर वल्लभको चर्चित कविता मेरो आमाले आत्महत्या गरेको देश यही कविताका कारण नै ईश्वर वल्लभलाई धेरै पाठकले धेरै कविताका शुभेच्छुकले सम्झना गर्छन् भने यो कविता लेखिएको ठाउँ वा यो कविताको भावभूमि कालीमटीको चोक मानिन्छ जसको वरपर संगीतकार शिवशंकरको घर थियो र शिवशंकरकै प्रेरणाले ईश्वर बल्लभले गीत पनि लेखे र विश्व बल्लभ रेडियोमा आएर ईश्वर वल्लभकै प्रेरणाले र ईश्वर बल्लभ जस्तै विश्व बल्लभले पनि गीत लेख्न थाले दरिकालाल जोशीको संगतले र दरिकालाल जोशीकै संगीतमा विश्व बल्लभ पहिलो पटक रेडियोमा रेकर्डेड गीतकार भए आजको कार्यक्रमको अन्तिम चरणमा विश्व बल्लभको शब्द तारादेवीको संगीत र तारादेवीकै स्वरमा

कार्यक्रमको अन्तमा पुनः एकपटक विश्व बल्लभज्यूलाई जन्मदिनको लाख लाख शुभकामना व्यक्त गर्दै प्राविधिक मित्र सन्दीप सुन्दासका साथमा यो प्रस्तुता प्रकाश सामीलाई पनि आजको यो कार्यक्रमबाट विदा दिनुहोस् कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज